उज्यालो नाइन्टी नेटवर्कमा यहाँहरू सुन्दै हुनुहुन्छ एकल कविता वाचन नमस्कार उज्यालो नाइन्टी नेटवर्कको कार्यक्रम एकल कविता वाचनमा तपाईँलाई स्वागत छ उज्यालो नाइन्टी नेटवर्कको कार्यक्रम एकल कविता वाचनमा आज कविता वाचनका लागि मसँग कवि मनोज भण्डारी आउनुभएको छ चितवन देवघाटमा उहाँ रहँदै आउनुभएको छ उहाँको घर चितवन मेघौली हो मनोजी तपाईँलाई स्वागत छ हाम्रो कार्यक्रममा धन्यवाद आजकलका चल्तीका कवि भनेर चिन्छन् तपाईँलाई मैले चर्चा सुने अनुसार चल्तीमा के के पर्छ चल्तीमा सामान्यतया लोकले अलिकति सुन्न जसलाई चाहेका छन् त्यसैलाई हो कि कसो त्यस्तै होला त्यस्तो हुन्छ कस्ता कस्ता कवितालाई पेस गर्नुहुन्छ तपाईँले र त्यस्तो धेरै चलनचल्तीमा गर्न थाले सामान्यतया म चाहिँ छन्दमा कविता लेख्छु छन्दमा सामान्यतया एउटा प्रष्ट लय हुन्छ हुन गद्य कवितामा पनि लय हुन्छ छन्द कविताको लयले मान्छेलाई सामान्यतया मान्छे गीत अलिकति बढी रुचाउँछ त्यसले गर्दा पनि लयले अलिक बढी तान्छ होला जस्तो मलाई लाग्छ एउटा कविता सुनेर अनि कुराकानी सुरु गर्छौँ हामी मैले सुनाउने पहिलो कविताको शीर्षक छ प्यारो छ नेपाल यो शार्दुल विकृति छन्दमा छ छाती पर्वत हो हिमाल शिर हो यी फाट हुन् पाइला छाती पर्वत हो हिमाल शिर हो यी फाट हुन् पाइला माटो जीवन हो दुवै नयन हुँ यी गण्डकी का शिला मेरो प्राण समान छन् प्रिय सदा यी कन्दरा तालयो यही धरती सँग गाँसिएछ ममता प्यारो छ नेपालयो सीता गौतम बुद्धले टुकु गर्दै हिँडेको स्थल पानी होइन शहीदको रगत हो नारायणीको जल हुत्याएर बगाउँदै पर लगोस् सद्भावको छालयो माटोमा पसिना मुछेर म भनौँ प्यारो छ नेपालयो के लेखे हरुले यो देशको नाउमा सारा भो अधुरो चढाउँ मत के नेपालको पाउमा यी पाखा चुचुरा भरी छ कविता ल्याएर सिद्धिन्न यो यी पाखा चुचुरा भरी छ कविता ल्याएर सिद्धिन्न यो लाखौं फूल अतालिएछ भवरा प्यारो छ नेपाल हुन हुन् नारायण आदिदेव भगवान इसैलै टाकुरा राप्ती शङ्कर कुमार मुगु हुन् हुन् पार्वती बाजुरा सानो नन्दन देव घाट अब के भूस्वर्ग बाँकी रह्यो अर्पिन के सकोस् वचनले प्यारो छ नेपालयो रोदीका मृदुगान सेक्सपियरका संवाद बिर्साउँछन् कालिदास लुकी छिपी म कविता लेखु भनी आउँछन् यो धौलागिरी गाउँदैछ अहिले नाच्दैछ सैपालयो यो धौलागिरी गाउँदैछ अहिले नाच्दैछ सैपालयो ए एडाफे त सुना सुरम्य कविता प्यारो छ नेपालयो ए त सुना सुरम्य कविता प्यारो छ नेपाल प्यारो छ नेपाल यो बडा मिठो लयमा मिठो शैलीमा सुनाउनु भयो कवि मनोज भण्डारी आज हामीसँग हुनुहुन्छ तपाईँको पढाइको विषय सोध्न मन लाग्यो मलाई त्यसपछि मात्रै तपाईँको हुलियाको कुरा केही गर्नु पर्ला रेडियोमा हुलियाको कुरा त नगर्नु भन्छन् तर अरूको भन्दा फरक भइरहन्छ तपाईँको म देवघाट परमानन्द संस्कृत गुरुकुल विद्यापीठममा शास्त्री तृतीय वर्षमा नविवाहकरण विषय पढ्दैछु तपाईँको के संस्कृत पढाइले चाहिँ छन्दमा आफूलाई इम्प्रेसन पार्यो अथवा संस्कृत नपढ्नेहरू पनि त्यसमा चाहिँ छन्दमा रुचि राख्छन् सामान्यतया छन्द यसका लागि र उसका लागि भन्ने चाहिँ सामान्यतया हुँदैन तापनि संस्कृतमा हामीले आश्रममा रहिरहँदा बिहान उठ्ने बित्तिकै गरिने देवताको स्तुतिदेखि लिएर उठ्ने बित्तिकै पृथ्वीलाई छुनुपर्छ ल आजको पाप क्षमा गर भनेर सुत्ने बेलामा ल भई देवताहरू रक्षा गर भनेर सुत्ने बेलासम्म जति पनि हामीले मन्त्रहरू भन्छौँ ती सबै छन्दमा छन् त्यसो गर्दा छन्द हामीलाई एकदम सरल लाग्छ छन्द चाहिँ जस्तो एउटा नेपालीले गाउँघरमा घाँस काट्दा काट्दै लोकगीत गाए जस्तो हामीलाई चाहिँ छन्द हुन्छ तर अरूलाई चाहिँ यो चाहिँ वर्जित भन्ने कुरा चाहिँ होइन अरू स्कुल क्याम्पसका विद्यार्थी र गुरुकुलका विद्यार्थीमा त्यसो फरक के के हुन्छन् त यी संस्कारहरू भनौँ न दैनिक संस्कारहरू दैनिक संस्कारहरू त अब धेरै नै फरक हुन्छन् जस्तो अब बिहान हामी गुरुकुलको नियमको कुरा गर्ने भने बिहान चार बजी उठ्ने चार बजी उठेपछि चार बजी उठ्नै पर्छ चार बजी बिहान उठ्ने उठिसकेपछि बिहान अनि शौच स्नान गर्ने त्यसपछि सन्ध्या सन्ध्या उपासना गर्ने त्यसपछि एकछिन आफ्नो चाहिँ पढ्नु मन लागेको कुरा पढ्ने त्यसपछि अनि आरतीको बेलामा उपस्थित हुने त्यसपछि सो सो जलपान चियापान गरिसकेपछि अनि अनि आफ्नो तरिकाले अध्ययन गर्ने अनि फेरि दिउँसो पढाइ हुन्छ त्यो तरिकाले गुरुकुलमा अध्यात्मसँग जोडिन्छौँ हामी भनेर भन्नु पऱ्यो हजुर अध्यात्मलाई केन्द्रमा राखेर हामीले हाम्रो दिनानुदिन क्रियाकलापहरू चाहिँ सञ्चालन गर्छ हजुर त्यही भन्नु पऱ्यो अर्को कविता सुनौँ कुराकानीलाई फेरि जोड्छु म आज मनोजीको कविता धेरैभन्दा धेरै सुनाउनुपर्छ एउटा अर्को मेरो पुरानो एघार कक्षामा पढ्दाखेरिको एउटा कविता सुनाउँछु नेपाल कस्तो भयो शीर्षकको कविता छ शारदा लुकडी छन्दमै छ एउटा बिस्कुट पन्ध्र पर्दछ अरे पच्चिस डिन के पो आउँछ वस्त्र एक सयमा पाए लगौटी किन बढ्दो मूल्य छ खाद्यको मनुजको अस्तित्व सस्तो भयो थोत्रो प्लास्टिक प्रश्न गर्छ दिनहुँ नेपाल कस्तो भयो गाईको तन बेचियो सहरमा टुक्रा हजारौं गरी हेर्छन् मुख भएर दर्शक बनी रारा र धौलागिरी मान्छेको मनमा रहेन ममता पाषाण जस्तो भयो भत्केको शिवलिङ्ग रुन्छ धुरुरु नेपाल कस्तो भयो सुस्ताको कटुवासुबाट बहने कोसी बिरामी भयो आमाको उपचारमा दस गजा आफै मलामी गयो माताका गहमा छिमेका खनिदा बिहाल कस्तो भयो एकांशा मदियो जवाफ कसरी नेपाल कस्तो भयो देखे चिन्तित भावमा धरहरा दुखी छ घण्टा घर भन्थ्यो देश गिज्याउँछन् सहरमा फोहोर का डङ्गुर मेरो देश भुजङ्गको विषपी आकाश डस्दो भयो जुम्रा बाँदर टिप्छ खोस जनता नेपाल कस्तो भयो प्यासी हुन्छ भित्र कसरी माछा अनौठो कुरा प्यासी हुन्छ भित्र कसरी माछा अनौठो कुरा यस्तै हुन्छ यहाँ अतृप्त दिलले हेर्छन् मुगु बाजुरा मार्ग मार्गसँगै हजार सपना स्वप्ना निसामै रह्यो के भन्लान् अब लेखका हृदयले नेपाल कस्तो भयो भत्केको शिवलिङ्ग रुन्छ धुरुरु नेपाल कस्तो भयो मनोजी तपाईँका कविता कतिवटा पुग्यो होला नि देखेर ए त्यो त मैले गानेकै छैन दुई तिन सय नै नागेकै के हो मैले कविता दुई चाहिँ छैन जस्तो लाग्छ छन्दमा छन्दका कविताहरू सिक्न खोज्नेहरूलाई पनि तपाईँहरू जस्तो मान्छेले चाहिँ सङ्ग्रह निकालिदियो भने अरूले त्यहाँबाट हेर्दै सिक्न पाउँथे त्यस्तो सोच केही राख्नु भएको छ कि छैन समयमा पछि गएर त्यो गरौँला कुनै समयमा अझै पनि के लागेको छ भने पहिलो कुरा छन्द कविता मान्छेले कम पढ्छन् सुन्छन् मान्छेले धेरै जब सुन्ने मान्छेको जमात बढ्दै गइसकेपछि अलिकति पढ्नेको पनि जमात बढ्छ पहिले सुन्नेकै जमात बढाउँ अनि सिक्नको लागि चाहिँ फेरि लेखेकै भयो भने सजिलो भयो होइन त्यस त्यसका लागि फेरि जस्तो छन्द कविताका लागि सहयोगी पुस्तकहरू त बजारमा थुप्रै छन् जस्तो देवी नेपालको छन्द परागदेखि लिएर अन्य अन्यका पनि छन् तर छन्द चाहिँ पढेर मात्रै सिकिँदैन एउटा कसैबाट अथवा सुनेर कसरी वाचन गर्ने कहाँ रसो मिलाउने कहाँ दीर्घ मिलाउने त्यो कुरा चाहिँ नसुनिकन एउटा साक्षात्कार नभइकन मात्रै चाहिँ पढेर मात्रै चाहिँ अलिक सम्भव हुँदैन जस्तो मलाई एउटै छन्द पनि मान्छेपछि वाचन गर्दा फरक टोन आउने चाहिँ किन हो त्यो त जस्तो मैले मैले रुखको कविता लेख्दा एउटा लेख्छु अर्कोले अर्को लेख्छन् भने जस्तै त्यो त स्वाभाविक हुन्छ जस्तो फरक हुन्छ फरक हुन्छ एउटा एउटै भुजङ्ग प्रयास छन्दका दस बाह्र तरिकाका म आफै पनि गाउन सक्छु भुजङ्ग प्रयास छन्द भने जस्तो त्यसरी स्वाभाविक हो त्यो अनि तपाईँ कविता बाहेक अरू के के विधामा लेख्नुहुन्छ नि मैले सामान्यतया कविता र गजल लेख्छु एक एकचोटि मैले कथा प्रतियोगितामा राष्ट्रिय प्रतियोगितामा पनि पुरस्कार पाएको छु तर कथा चाहिँ म लेख्दिनँ भन्नुपर्छ इमान्दार पुरस्कार त त्यसै जाने भयो नि त अब यसो छ खै <laughs> मलाई चाहिँ कवितामा जति आनन्द कथामा पढ्दा आनन्द आए पनि लेख्दा चाहिँ त्यति धेरै जति सन्तुष्टि कविताबाट मिल्छ त्यति मिलेन कहिलेकाहीँ जङ्गले निबन्ध पनि लेखिन्छ कहिलेकाहीँ समीक्षा पनि लेखिन्छ तर एउटा चाहिँ मुख्य चाहिँ कविता र गजल नै अलिकति बढी लेख्छु भन्नुपर्छ चितवन देवघाटको एउटा गुरुकुलमा अध्ययनरत विद्यार्थी मैले फरक स्वरूपको अलिकति कुरा गर्छु भनेको थिएँ सामान्यतया हामीहरू अलिकति पुरानो पहिरनलाई कमेज सुराल दौरा सुराल लगाउने बित्तिकै बुढापाकाले मात्र लगाउने मान्यता राख्छौँ होइन ढाका टोपी सहित लगाएर उहाँ चाहिँ वास्तविक कवि नै भनौँ भनौँ जस्तो देखिने गरी आउनु भएको छ हामी सबै कवि कवि जस्ता छैनौँ होइन कवि देखिनको लागि यो किसिमको पहिरनलाई यदि कविको मापदण्ड मान्ने हो भने उहाँलाई कवि जस्तै देखिन्छ उहाँले अहिले शास्त्री तेस्रो वर्ष अध्ययन गर्दै हुनुहुन्छ र मैले कुरा गर्दा गर्दै यति मिठा छन्द कविता भनौँ न हाम्रो यो परापूर्वकालदेखि चलिआएका छन्दहरूमा लेख्नुभएको छ उमेर चाहिँ सोधौँ कि सोधौँ कि यस्तो मात्रै खसखस भइरह्यो सोध्यौँ मिल्छ भन्न मिल्छ <laughs> मिल्छ उमेरको हुनुभयो तपाईँ मेरो त्रिपन्न सालको जन्म दुई हजार त्रिपन्न विक्रम सम्मत अब सुन्नेले <laughs> <laughs> त्रिपन्न सालमा जन्मिनु भएको र अनि सानैदेखि स्कुलिङ नै गुरुकुलमा भएको हो मेरो मैले चार कक्षासम्म मैले बोर्डिङ स्कुलमा पढेँ त्यसपछि देवघाट छ कक्षाबाट पाँच कक्षा पढिएन छ कक्षाबाट देवघाटमा सुन्नु त्यो त्यो स्कुल र अहिले देवघाटमा गए गएपछिको अध्ययनमा आफूलाई त धेरै धेरै अन्तर छ नि त्यो विषय नै फरक छ त्यसको धार फरक छ त्यहाँ जस्तो गुरुकुलमा पढाइ मात्र हुँदैन गुरुकुल चाहिँ एउटा घरै हो भनौँ न त्यहाँ चौबिसै घन्टा गुरुसित बसिन्छ एउटा गुरुले के गरिरह के गरिरहनु भएको छ सबै कुरा विद्यार्थीले सबै कुरा सिक्छ वास्तवमा सर भन्नु र गुरु भन्नु अलिकति फरक थियो जस्तो मलाई लाग्छ संस्कृति संस्कार पनि त्यहाँबाट सिक्छ सबै गुरुबाट सिक्छ त्यहाँ अब स्कुलमा त दसदेखि चार स्कुलमा एउटा सर आउनुहुन्छ अर्को सर आउनुहुन्छ त्यति हेर्छ सरले घर गएपछि विद्यार्थीले हेर्ने गुरु भएन घर गएपछि सर त्यसो गरिरहँदा तपाईँहरू मूलधारबाट चाहिँ छुट्नुहुन्न यसो छ हाम्रो मूलधार केलाई मान्ने भन्ने कुरा हो अब मूलधार यदि चाहिँ अहिले मूलधार त ठुलो समूह जुनमा छ त्यही मूलधार भयो नि अहिले त्यसलाई मान्ने हो भने पनि जस्तो परम जस्तो हामीले पढाइरहेको गुरुकुलमा माविसम्म सामाजिक पनि पढ्छन् इङ्ग्लिस पनि पढ्छन् नेपाली पनि हुन्छ गणित पनि यी अनिवार्य विषय नै हुन् यदि यदि अब स्कुलमा पनि पढ्ने यति नै हो सामान्यतया क्याम्पस गइसकेपछि यसै पनि फ्याकल्टी क्याम्पसमा गइसकेपछि त विषय छुट्टिन्छ त्यस्तो भइहाल्छ तर मूलधारबाट वञ्चित छैनन् एउटा चाहिँ जङ्गलमै बसे जस्तो हुँदैन नि अलि अलग्गै त्यस्तो धेरै भन्ने चाहिँ हुँदैन मैले फेरि फेरि फेरि पनि यो कुराकानीलाई रोकिहालेँ मलाई कुरा त धेरै सोध्न मन छ अझै कुराभन्दा पनि कविता सुनाउनु मन छ मनोजीको अब तेस्रो कविता अब भने म यहाँ सुनौलो भविष्य शीर्षक कविता सुनाउँछु यो पनि शारदल विकृति छन्दकै छ पैताला कति घोटिए सडकमा बाटो उकालो थियो पैताला कति घोटिए सडकमा बाटो उकालो थियो आस्था दीप निभाइएर कुचिए त्यो रात कालो थियो यो झिलको अब सल्कियो समय के बाँकी रह्यो दन्किन यो झिलको अब सल्कियो समय के बाँकी रह्यो दन्किन कसले छेक्छ र आउँछन् अब छिटै हाम्रा उज्याला दिन के रुन्छेस अब न्याउली बिरहमा हाँसी बिता जीवन तेरो गीत सुनेर पग्लिसक्यो ढुङ्गाहरूको मन ए अल्छी मनुवाहरू उठ छिटो यी झाल खोली भन यो आकाश लिएर आउँछ छिटै हाम्रा उज्याला दिन आएथे कति स्यालका हुलहरू बोकेर बहादुरी सारा पत्करैली उडी गयो आएर के भोहुरी बैसाखी भरमा टिके महलै कोरोक्सै भत्किन फाटी बादल औलान अब छिटै हाम्रा उज्याला दिन जा भूकम्प ढलाइदे सहर गई बासाहरूको घर ए आमा दिन आउँछन् गरिबका छोटो प्रतीक्षा गर छानामा रवि आउँछन् अनि निसा बन्छन् शशी लालटिन छोरा सुत्नु हुँदैन आउँछ छिटै हाम्रो उज्यालो दिन पाएको छ बिहानले पनि निसा छोडेर बन्ने क्रम यो जाडो पछि आउला कुसुमको वर्षा हुने मौसम साथी दुःख पछाडि हुन्छ सुख नै रोएर बस्ने किन पार्दै झिलमिल आउनेछ घरमा हाम्रो उज्यालो दिन चौतारीतिर गई रुँदैन भरिया नाच्नेछ डाँफे चरी देउरालीतिर गाउँछन् युवकले उत्साहको बाँसुरी हाम्रो चन्द्र र सूर्य फरफर गरी थाक्दैन हावा दिन छर्दै प्रेम मनाउला सब मिली हाम्रो उज्यालो दिन आज त काम पनि लोसेतालले गरिरहेछौ के भो हेर न नचाहँदा नचाहँदै गर्व रहन गयो के गर्ने होला कहाँ जाने होला ल चिन्ता नगर कानूनले तोकी अनुसारको अवस्थामा सुरक्षित गर्भपतन गराउन सकिन्छ नि तिमी नेपाल सरकारले मान्यता दिएको नजिकको सूचीकृत स्वास्थ्य संस्थामा जाउ न औषधिको प्रयोगबाट नौ हप्तासम्मको अनिश्चित गर्भपतन गराउन सकिन्छ औषधिको प्रयोगद्वारा गरिने सुरक्षित गर्भपतन सबै महिलालाई उपयुक्त नहुन पनि सक्छ त्यसैले सुरक्षित गर्भपतन सेवाको लोगो भएको नेपाल सरकारबाट मान्यता प्राप्त नजिकको सूचीकृत स्वास्थ्य संस्थामा गई परामर्श लिई सुरक्षित गर्भपतन सेवा लिनु उपयुक्त हुन्छ तर गर्भपतन गराएपछि परिवार नियोजनको साधन प्रयोग नगरी यौन सम्पर्क राखेमा फेरि गर्भधारण हुन सक्छ त्यसैले अनिश्चित गर्भ रहन नदिन आफूले चाहेको परिवार नियोजनको साधन प्रयोग गरौं राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र मैले कुराकानीको क्रम धेरै नलम्बाइकन तपाईँलाई हामीले शार्दुल व्यक्तिकै तिनवटा छन्द सुन्यौँ तिनवटा कविता सुन्यौँ अब अलिकति फरक छ छन्दको एउटा कविता यो चरणमा सुनिहाल्ने कि जस्तो लाग्यो किनभने हामीसँग फेरि समय पुग्दैन त्यही भएर अर्को कवितामा लगिहालेँ मैले कुराकानीको क्रमलाई छन्दका हामीले तिनवटा कविताहरू सुन्यौँ अब भने म यहाँ हजुरलाई मन्दाक्रान्ता छन्दको कविता यहाँ सुनाउँछु कविताको शीर्षक रहेको छ चैते पलाइते मन्दाक्रान्त छन्दमा हेरौँ मैले जगत नसुते ए परेलाहरू हो जाओ टाढा अवश्य सिरका दुष्ट चेलाहरू हो आबस मेरै निकट त कतै जानु पर्दैन अन्त लाली छर्दै गिरीमा आइदे ए बसन्त लोला हान्छन् हरितरङको यी मुना दिव्य घाँस दल्दै रातो अबिर मुखमा हाँस लाली गुराँस कोइली कालो रङ दलिभरी प्रेमको गीत बोली यी धरतीले समय भुली छन् बल्ल चल्दैछ होली ए नानी हो छुनुमुनु गरी स्वर्ग झारौँ धरामा ए खुट्टा हो रचन कविता यी पखेरा गरामा बाँडेका छन् कुसुम दलले जिन्दगी यत्र तत्र ए आँखा हो पढ प्रकृतिको यो खुला प्रेम पत्र डाफे कोइली घरी घरी चियो गर्न पालो लगाई धरती माता उपर हरियो स्वच्छ तन्ना बिछाई मौरी नाचे भुनुनु बुकी फुलको बोटमाथि लाग्यो लाग्यो मलम शीतलो चित्तको चोटमाथि फिर्ने छौ है यति भनिदिए आप मेवाहरूले छन् कि त भ्रमरले या चखेवाहरूले सम्झी सम्झी दिन मिलनको गर्न थाले प्रतीक्षा तौली तौली कति कति लियो जिन्दगीले परीक्षा निस्के केही खग गगनमा प्रेम सन्देश बोकी परदेशी छन् प्रियजन चिठी प्रेयसीको थियो कि धरती लेख्छे प्रणय कविता व्योम गाइरहेछ एउटा फुच्चे कवि मनयता मुस्कुराइरहेछ एउटा फुच्चे कवि मनयता मुस्कुराइरहेछ तपाईँ कार्यक्रम एकल कविता वाचन सुन्दै हुनुहुन्छ उज्यालो नाइन्टी नेटवर्कमा आज एकल कविता वाचनमा चितवनका कवि मनोज भण्डारी हामीसँग हुनुहुन्छ हामी उहाँका अरू कविताहरू केही बेरमा सुन्नेछौँ उज्यालो सुन्दै गर्नुहोला उज्यालो नाइन्टी नेटवर्कमा यहाँहरू सुन्दै हुनुहुन्छ एकल कविता वाचन सीधा कुरा प्रश्न विचार Ujyalo ninety network Ujyalo ninety नेटवर्कमा यहाँहरू सुन्दै हुनुहुन्छ एकल कविता वाचन कार्यक्रम एकल कविता वाचनमा तपाईँलाई फेरि स्वागत छ उज्यालो नाइन्टी नेटवर्कको कार्यक्रम एकल कविता वाचन तपाईँ उज्यालो नाइन्टी नेटवर्क काठमाडौँसँगै देशभरिका विभिन्न एफएम स्टेशनहरूबाट एकैसाथ सुनिरहनु भएको छ त्यसै गरी उज्यालो अनलाइन डट कम र उज्यालोको मोबाइल एप्लिकेसनमा पनि यो कार्यक्रम प्रत्यक्ष सुनिरहनु भएको छ र तपाईँ डाउनलोड पनि गर्न सक्नुहुन्छ आजको एकल कविता वाचनमा हामीसँग चितवन मेघौलीका मनोज भण्डारी हुनुहुन्छ अहिले देवघाटको गुरुकुलमा अध्ययनरत हुनुहुन्छ शास्त्री तृतीय वर्षमा अध्ययनरत हुनुहुन्छ र उहाँले निकै मिठा छन्द कविताहरू हामीलाई यसअघि सुनाउनु भयो हामी फेरि पनि उहाँको अरू कविताहरू सुन्छौँ मनोजी तपाईँलाई फेरि स्वागत छ कार्यक्रममा धन्यवाद तपाईँलाई भनौँ न अलिकति आध्यात्मिक पाटै त भन्नु पर्ने यसलाई होइन हामीले यो गुरुकुलमा पढ्ने छन्दका कविताहरू लेख्ने अथवा दिनचर्या नै आफ्नो त्यसमा ढाल्नु भएको छ तपाईँले भनेपछि त आध्यात्मिक पाटो भन्नु पऱ्यो त्यसको लागि तपाईँलाई घरको प्रभाव पऱ्यो कि तपाईँलाई आफैमा चाहिँ नि सेल्फ रियलाइजेसन भएर म यो बाटो जान्छु जस्तो लाग्यो पहिलो कुरा त मेरो पिताजीले देवघाटमा पढाउनुहुन्थ्यो पढाउने संस्कृत नपढाएको भए भने उहाँले इङ्ग्लिस पढाउनुहुन्थ्यो पढाउनलाई देवघाटमा हामी उहाँलाई भेट्न जाने क्रममा देवघाट गइन्थ्यो देवघाट जाँदाखेरि सानैमा त्यति धेरै चार कक्षामा पढ्ने विद्यार्थीलाई त्यति धेरै आध्यात्मिकताले छोएर भन्दा पनि पहिले देवघाट जान मन लागेर गइन्थ्यो त्यहाँ जाँदाखेरि चाहिँ एउटा अलि अर्कै खालको वातावरण अर्कै खालको आनन्द अनि यहाँ पढ्न पाए हुन्थ्यो भन्ने खालको पनि मलाई लाग्थ्यो अनि बिस्तारै बिस्तारै समय भइसकेपछि त्यहाँ पढ्न थाल्यो अनि स्वतः घर परिवारको सपोर्ट त अब हाम्रो घरमा सबै शाकाहारी छौँ सबै तपाईँको घरमा को को हुनुहुन्छ पनि भन्नुहोस् न म अनि आमा बुवा अनि दाई अनि दिदी बुवा पढाउनुहुन्छ बुवाले पढाउनुहुन्छ तपाईँ पढ्दै पनि हुन्छ कविता लेख्नुहुन्छ म पढ्ने पढाउने गर्छु म पनि अनि दाई दिदीहरू दाई डाक्टर हुनुहुन्छ दिदीले पनि अध्ययन गर्दै हुनुहुन्छ डाक्टर बन्नकै लागि भनौँ ए परिवारमा दुईजना डाक्टर एकजना कवि सुबै छोराछोरीमा त्यही भन्ने होइन अहिलेलाई चाहिँ कवि अरू तपाईँको फुल टाइम काम हुँदै गर्ला पढिसकेपछि त्यो अर्कै बाटो भयो कविमा त अब अचेलका युवा कविहरू नाम चलेका मध्ये अस्ति एकजना विद्वानले भन्नुहुन्थ्यो छोराछोरी आफ्ना राम्रा हुन्छन् सबैलाई भने जस्तै कविहरूलाई पनि आफ्नो कविता राम्रो लाग्छ सबैलाई हजुर छोराछोरी आफ्ना राम्रो कसरी हुन्छन् भने तपाईँ मेरो घरमा आउँदा मेरो बच्चाले तपाईँलाई चाहिँ बेसरी गाली गऱ्यो भने कस्तो मिठो बोल्यो तोती बोलीले गाली गऱ्यो भनेपछि कति मिठो बोल्यो जस्तो लाग्छ तपाईँको घरमा जाँदा तपाईँको बच्चाले मलाई गाली गऱ्यो भने कस्तो मात्रै नभएको बच्चा रहेछ भनेर बुझ्छु हजुर हजुर हाम्रो त्यो ट्रेन्ड छ भनेपछि कविहरूको पनि आफ्नो कविता राम्रो अर्काको कविता त ठिकै हो भन्ने खालको पद्धति धेरै ठाउँमा छ त्यति हुँदाहुँदै पनि केही कविहरूको चाहिँ सबैले राम्रो भनिदिन्छन् त्यो चाहिँ सबै सोमत भएको बच्चाको रूपमा मानिन्छ र सोमत भएका बच्चा जन्माउने थोरै कविहरूमध्ये मनोज भण्डारीको नाम पनि लिन्छन् भनेर मैले कतै सुनेकै कुरालाई मैले टपक्कै टिपेर अहिले राखेको मात्रै हो त्यसकारण अब मनोजको अर्को सन्तानको चाहिँ हामी रूप हेर्छौँ मेरो शारदा विक्रेटी छन्दको कविता छ काँडा र फुल छोटो कविता छ तिन श्लोकको एउटा काँडा र फुल बिचको एउटा प्रेम कविता हो स्रष्टाले पहिले रचे कति कुरा यी फूल जन्माइए काँडा फेरि तिखा तिखा कुसुमका रक्षार्थ हेर्थ्यो कण्टक सौम्य पुष्प दिनहुँ हाँस्थ्यो खुलाई मुख हुन्थ्यो सायद यति मात्र बिचरा काँडाहरूको सुख काँडाको फुलमा बसेछ पिरती माली कहाँ होस् खुसी माली सँग बगान बीच पुतली गर्दै बसे चाप्लुसी गर्थ्यो रक्षण पिला र फुलको काँडा बिना दस्तुर भन्नेले भनिदिन्छ किन्तु सजिलै काँडा अहो निष्ठुर काँडाले त चुमेन फुल तर हेर्दै जिएको थियो उम्रे पात बढेर फुल सजिलै सितै छेलियो मेरा देव बसेर मन्दिर अझै गर्दै हुनन् उत्सव देउता चुम्न गएछ फुल बिचरा काँडा छ एक्लो अब देउता चुम्न गएछ फुल बिचरा काँडा अब राम्रो कविता नमिठो वाचन गर्ने मान्छे पनि होला राम्रो कविता लेखेर हजुर अनि ठिकैको कविता लेखेर मिठो वाचन गर्ने पनि होला हजुर त्यस्तो पनि हुनसक्छ कहिलेकाहीँ वाचनले ठिकैको कवितालाई पनि पेल्न सकिन्छ हजुर हो एकदम म सहमत छु यसमा हुनुपर्ने चाहिँ के हो त वाचन मिठो कि लेखन मिठो दुवै चिज चाहिन्छ जस्तो कस्तो भने खासमा कतिपय चाहिँ पाठक हुन्छन् कतिपय श्रोता पनि हुन्छन् पाठकलाई एउटा चाहिँ वाचनले प्रभाव पार्ने कुरो भएन तर छन्द कवितामा चाहिँ वाचन यदि प्रभावकारी भएन भने त्यसले मजा आउँदैन लेखेर मात्रै पुग्छ लेखेर मात्रै पनि पुग्छ त्यही भएर लेखन सँगसँगै वाचन गर्न पनि राम्रैसँग जान्नु पर्यो अवश्य तपाईँ अब भनौँ अघि अघिको चरणमा कुरा भइसक्यो दुई हजार त्रिपन्न सालमा जन्मिनु भएको बिस एक्काइस उन्नाइस बिस वर्षको उमेरको कविले अहिलेको कविताको हाम्रो यो कन्टेम्पोररी समयलाई चाहिँ कसरी हेर्नुभएको छ अब कविता एउटा चाहिँ यतिखेर आइपुग्दाखेरि चाहिँ व्यापक भइसकेको अवस्था हो धेरै थरी धेरै खाले कविता छन् अब यस्तै खालको कविता लेख्ने र लेख्नुपर्ने भन्ने कुरा भएन के अब धेरै भात छन् धेरै खालका कविताकै सम्प्रदायहरू छन् समयले एउटा त्यो एउटा ट्रेन्ड बनाउँदैन प्रवृत्ति बनाउँदैन प्रवृत्ति चाहिँ कविहरूले बनाउँदै लैजान्छन् समयअनुसारको यसो छ कविले नै बनाउने कविको यसो हृदयमा पनि भर पर्छ यतिखेरै पनि कतिपयले देशका बारेमा समसामयिक कविता लेखिरहँदा मनोज भण्डारीले चैते पलाइते कविता पनि लेखिरहेछ भने जस्तो अलिकति समयअनुसार र प्रसङ्गअनुसार अब चाहिँ यही समय पनि कसैले प्रेम कविता लेख्छ यही समयमा कसैले देशलाई गाली तपाईँ प्रेम कविता लेख्नुहुन्न यो उमेरमा मैले अघि एउटा सुनाएँ कहाँ फुल भन्ने मेरा प्रेम कविता अलि त्यति थाहा नपाइ नपाइने खालका किन गुरुकुलीय प्रभावले घरमा गुरुकुलमै लुकाउनु पर्ने अवस्थाले त होइन के हुन्छ भने कतिपय जस्तो कस्तो हुन्छ भने अब यहाँ चाहिँ मैले यो कविता कस्तो हुन्छ भने कतिपयले अनुभव गरेर पनि कतिपय कुरा लेख्ने भए कतिपयले कल्पना गरेर पनि लेख्ने भए र कतिपय अर्को कुरा अलिकति सकेसम्म कवितामा अलिकति परिष्कारवादी चिन्तनले पनि अलिकति प्रभाव पारेको भएर पनि होला सकेसम्म अलिकति शिष्ट गुरुवर्गको अगाडि पनि सुनाउन मिल्ने कविता सकेसम्म लेखिनुपर्छ लेख्नुपर्छ त्यो पनि अलि एउटा भनौँ न त्यसले पनि प्रभाव पारेको हुनसक्छ त्यति हुँदा हुँदै पनि शृङ्गार रस त आवश्यकता पर्छ नि कवितामा शृङ्गार रस शृङ्गारिकताको कुरा पनि आउनुपर्छ आउँछ आइरहेको स्वाभाविक रूपमा अब कुन सुनाउनुहुन्छ त अब त्यसैमा एउटा अलिकति त्यस्तै खालको कविता सुनाउँछु कविताको शीर्षक छ भूतपूर्व कोपिलाप्रति फुलप्रति भन्ने अर्थ हो भुजङ्ग प्रयास छन्दमा छ दिउँ के मखै आज तिम्रा निमित्त दिएकै त हो वेदना हर्षचित्त पठाकै थिए प्रेम नासो भनेर लग्यो जिन्दगीले हुलाकी बनेर नआओस् भनी जिन्दगी बीच पासो दिएकै थिए स्वच्छ उन्मुक्त हाँसो कतै जिन्दगी को पिला बन्न आयो शरद यामको घाम पाई रमायो तिमी को पिला झै थियो लेख्न बिर्से र काँडाली फक्रियो देख्न बिर्से पर्यो फुलमा नेत्र जालीहरूको समस्या यही रहेछ माली को गरुण नित्य काँडाहरू जाल झेल कहाँ छोड्दथे फुलको गोड मेल फुल्यो फक्रियो फुल देखे सबैले छमालीसँगै ख्याल राखे कमैले पियासुका बिन्दु हाँसो दुःखशाली तहाँस फुल भन्दै रुने गर्छ माली नयो फुलको चक्षुले देख्न पाओस् र यो फुलको कान छेउ नजाओस् र एउटा कुरा सम्झिनु यति खाली कतै फुल रोए रुने गर्छ माली तिमी मस्त भई बाच उन्मुक्त आस माली लुरे यही झिनो कामना छ म माली लुरे यही झिनो कामना छ हजुर मनोज भण्डारीको श्रोता धेरै छन् कि पाठक धेरै छन् त कविताको छन्द कविता पढ्ने मान्छे भन्दा सुन्ने मान्छे धेरै छन् जस्तो के भन्नुहुन्छ श्रोताहरूले तपाईँको श्रोताले राम्रो प्रतिक्रिया कस्तो दिनुभएको छ अहिलेसम्म राम्रै छ भने यस्ता प्रतिक्रियाहरू आएका छन् जस्तो तपाईँले भुजङ्ग प्रयास छन्द कहिले जुन गाएर सुनाउनु भयो यो चाहिँ हामीले सुनिरहने आधुनिक गीतहरूको ट्युन पनि आउँदो रहेछ कतिपय सङ्गीतकारहरूलाई पनि त काम लाग्दा हुन्छन् होला नि यस्ता छन्द मिलेका कविताहरू त हुन्छन् एकदम जस्तो सङ्गीत जस्तो गजलमा बहर चाहिन्छ भन्ने पनि कारण थियो किनकि गजल गेय विधा हो गायनमा छन्द भएका चिजले एकदम सजिलो बनाउँछ जस्तो मैले विचार गरिरहेका कुराहरू छन् कस्तो भने गीतमा थुप्रैमा छन्द मिलिएका छन् जस्तो मर्ने कसैलाई रहर हुँदैन तर नमरेको प्रहर हुँदैन यही लयमा उपजाति छन्दको कविता सुनाउनु मिल्छ उपजाति छन्दको कविता जस्तो उदा उदाउँछन् या रवियस्त हुन्छन् आफ्नै कलामा कविमस्त हुन्छन् पियोषको गर्दछ बिन्दुपात मुसुक्क मुसुका उछ देवघाट मुसुक्क मुसुका उछ देवघाट कुन छन्द भन्नुभयो उपजाति छन्द ए भनेपछि हामीले उपजाति छन्दमा त्यो छ भनेर बुझ्नु पऱ्यो गीतहरूमा छन्दहरू अटोमेटिकली आउँछ जस्तो हराएमा तिम्रो कमल दै नयनमा यो भुजङबरा छन्छ मिल्छ कि जस्तो यो अब जस्तो नबिर्से तिमीलाई नपाए तिमीलाई पनि भुजङबरा छन्छ मिल्दो छ भरमा अलिक अझै पनि मिल्दो छ चन्द्र सूर्य गाइने अब त्यो दिग्पाल छन्दको कविता हो थुप्रै अहिले भनौँ छन्दका प्रकार चाहिँ कति छन् हामी कहाँ छन्दका प्रकार सामान्यतया यतिवटा छन् भन्ने चाहिँ हुँदैन जस्तो जडीबुडी कतिवटा छन् भने जस्तो हुन्छ कतिपय नयाँ पनि सृजना हुँदै जान्छ चलन चल्तीमा पनि यति भन्ने कुरा हुँदैन कतिले लेखिरहेका हुन्छन् हजार बाह्र सय जति चाहिँ थाहा पाइएका छन्दहरू सामान्यतया भए तापनि कुनै कविले पाँचवटा छन्दमा लेख्यो भने त फालाफाल पुग्यो कि सफलता सफलता भयो अनि अर्को कुरा छन्दमा चाहिँ कस्तो हुन्छ भने अप्रचलित छन्दहरूको समस्या के हो भने वाचन गर्न गाह्रो हुन्छ कसरी वाचन गर्ने त्यो कुरा जानिएन भने छन्दमा गाह्रो पर्छ बिस पच्चिसवटा छन्द चाहिँ सामान्यतया सजिलैसँग चाहिँ म आफै पनि लेख्छु अलि मिहिनेत गऱ्यो भने पचास जति छन्द त लेखिन्छ होला सायद पचास जति अलि मिहिनेत गर्दा सकिन्छ सकिन्छ गाह्रो हुँदैन अब कुन कुन छन्दको सुनाउने त हामीलाई अब मैले सुनाउने कविताको नाउँ जनकपुरको माटो म केही समय अगाडि जनकपुर गएका बेलामा त्यो भाव आयो र जनकपुर जाने क्रममा गाडीमै बसिरहँदा यो लेखेको थिएँ कुन छन्दमा मन्दाक्रान्ता छन्दमा छ बोकीलाई जा मकन नभमा कल्पनाको कुरङ्ग मागी ल्याऊ अबिर सुमका निम्तिमा सप्तरङ्ग अर्पु आफै गइकन सिया रामको बाहुलीमा टेको सरको शिखर दरिलो भावनाको चुलीमा तिम्रै छाया मुनि छ शीतलो जिन्दगी घाम भन्दा छाडी सारा मन मलिनता मोह विद्वेष धन्दा एउटा सानो मन छ म यही अर्प्यौँ अर्चनामा आयौँ तिम्रो अनुमति बिनै माइती गाउँ आमा त्रेता आफै कलियुग भुली सर्कियो फर्कियो कि केही मिठा अवधपुरका स्निग्ध सौगात बोकी दौडी आए लवकुसहरू मावली गाउँ घुम्न हामी दौड्यौँ हृदय बटुली त्यो धरा धाम चुम्न बाटो कुर्थिन् जनकतनया स्वागतम भन्नलाई माया सुम्पिन् अजुली भरिको उर्मिलाले मलाई आभा छर्किन् टल लसुन का मांडवीले बुलाकी चाखें राखें मन भरी सिया राम को दिव्य झाकी सीता माता अझ पनि कुनै बाटिकामा हुँदी हुँ सम्झी प्यारा रघुवर दुबै नेत्र बरसाउँदी हुन् को को आए नयन युगका बाछिटा नुहाए पाई कहिल्यै पनि नसकिने यो खुमारी रचाए यो धरती हो मधुर धनुषा स्वर्ण छन् मृत्तिकामा यो माटो हो मृदुल मिथिला यो मिसाउ टिकामा यही हो काशी अवध मथुरा भक्तिको प्रीत धार आऊ प्यारो जनकपुरमै फर्की बार बार आऊ प्यारो जनकपुरमै फर्की बार बार तपाईँको कविता मिठो त छँदैछ आन्तरिक पर्यटनलाई पनि यसले चाहिँ टेवा पुऱ्याउने गरी मिठो गरी वाचन गरेर सुनाउनु भयो एकचोटि पुग्नु भएको थियो अनि त्यही बेलामा लेख्नुभएको हजुर त्यति बेला फुल्यो तपाईँलाई त्यहीँ बसेर लेख्नुभयो गाडीमा हिँडिरहँदा गाडीमै रह्यो त्यहीँ फुर्दै गयो लेख्दै जानुभयो हजुर छन्द कविताका कमजोरीहरू चाहिँ के के हुन्छन् मनोजी सोध्न मन लाग्यो हामीले त खालि राम्रो पक्ष मात्रै कुरा गरिरह्यौँ त्यसमा पनि त कमजोरीहरू त होला यसो छन्द कविताको कमजोरी चाहिँ छन्द कवितामा त कमजोरी चाहिँ के छ भन्दाखेरि चाहिँ छैन भन्छु म एक प्रकारले तर कमजोरी कमजोरी चाहिँ कसको भन्ने कुरा चाहिँ कविको कमजोरी हो होइन कविको कमजोरी चाहिँ के भइदिन्छ भने यो छन्दमा रसो दीर्घ रसो दीर्घको यो विधानभित्र एउटा चाहिँ हिँडिरहँदा उसलाई उकुस मुकुस भएर शब्द कहिलेकाहीँ अचेत अचेत गरेर राख्दाखेरि कहिलेकाहीँ नबुझिने शब्द हुन्छ कतिपय उहिले चाहिँ शब्दकोशबाट पल्टाइ पल्टाइ राख्नुपर्ने पनि कतिपय अवस्थामा त्यो साधनाको कमीले हो छन्दमा चाहिँ कमजोरी छन्दमा कमजोरी छैन त्यसपछि कविले चाहिँ छन्दमा बाँधिन गाह्रो भयो बाँधिन गाह्रो भएर कहिलेकाहीँ त्यो हुन्छ अर्को कुरा धेरै जसोले आरोप चाहिँ के लगाउँछन् भने छन्द कविताहरू चाहिँ प्रायः जसो अलिकति पुरातन हुन्छन् भन्ने कुरा चाहिँ अब मैले तपाईँकोमा आउन खोजेको चाहिँ जस्तो अघि तपाईँका श्रोता धेरै छन् तारिफ गर्छन् भन्ने मात्रै कुरा भयो गाली पनि त गर्दा हुने तपाईँलाई के के भनेर गाली गर्छन् आलोचना गर्दा चाहिँ यो मेरो दुर्भाग्य मलाई त्यो कुरा सुनाइदिएको छैन अझैसम्म त्यति अब साथीहरूले चाहिँ अब बराबरका साथीहरू के छ कस्तो भन्दाखेरि यो ठिक छ यो लाइन ठिक छ यो लाइन ठिक छैन भनेर साथीहरूले सँगै बस्ने साथीहरूले सुनाइदिनु फरक कुरा नत्र टाढाबाट त्यति धेरै भनेका छैनन् तर एक दुईजनाको कथाबाट मैले चाहिँ टिप्पणी मैले छँदैसम्म त्यस्तो नकारात्मक टिप्पणी आउन् भन्ने अपेक्षा गरिरहँदा एक दुईजनाको टिप्पणी कस्तो रह्यो भने जस्तो अलिकति फरक आस्था भएकाहरूले चाहिँ जस्तो मेरो अहिलेको भत्केको शिवलिङ्गहरू हुन्छ धुरु नेपाल कस्तो भएन एक्काइस शताब्दीमा आएर के को शिवलिङ्ग के को गाई भन्ने कुरा गर्नुभयो कतिपयले यो कुरामा चाहिँ मेरो मेरो संस्कारले मेरो आस्थाले जे भेट्यो अब मैले चाहिँ मलाई मैले चाहिँ सबै धर्म को चाहिँ सम्मान गरे नेपालमा झुन्ड झुन्ड भएर जसले जे भन्ने पनि हुने अवस्थामा त्यसलाई विरोधै भनेर मान्नु आलोचना भनेर मान्नु भएन त्यो त विरोध भनेर मान्नु पऱ्यो त्यो तरिकाले अलिकति त्यो भएन भन्ने खालको कुरा पनि कतिपय त्यो चाहिँ मेरो त्यो मेरो आधारै त्यही हो मैले त्यसलाई बिर्सनु भनेको एउटा मन नरहनु जस्तो मलाई लाग्छ र मैले ती कुराहरूलाई चाहिँ तर एउटा सहज रूपमा स्वीकार चाहिँ मैले गरेको छु त्यति धेरै गाली मैले सुन्न सबैको अझै पाएको छैन अलि बच्चै छ भनेर फुर्काउनलाई पनि कतिपय राम्रै छ भनिदिउँ तोतै बोले पनि ठिकै छ ठिकै छ भन्ने कुरो हुन्छ त्यो तरिकाले पनि होला समय पुग्दै जाँदाखेरि ती आलोचनाहरू पनि आउलान् अलिकति परिष्कृत बन्ने मौका मिल्ला भन्ने जस्तो मलाई लाग्छ अब एउटा कविता सुनाउने समय छ हामीसँग तपाईँ कुन कविता सुनाउनुहुन्छ त्यसो भए म यहाँ एउटा शार्दुल विकृत छन्दकै कविता सुनाउँछु कविताको शीर्षक छ भूकम्प भूकम्प गइसकेपछिको हजुर भूकम्प गइसकेपछि मैले यो कविता लेखेँ शार्दुल विकृत छन्दमा छ रोएको मन थामिएन अरूको हाँसोली सापटी रोएको मन थामिएन अरूको हाँसोली सपटी ए साथी भन के भयो धरहरा चढ्नेहरूको गति निद्रा धेर परी सुत्यो धरहरा या उठ्न जान्दैन निद्रा धेर परी सुत्यो धरहरा या उठ्न मान्दैन यो स्वर्णै स्वर्ण हुने बसन्त बनयो, नेपाल कस्तो भयो बुढो रुख जसै ढले घरहरू भत्के सयौँटा टाकुरा, सानीमा विधवा भइन् कति फुटे बहिनीहरूका चुरा यो भूकम्प अघाउँदैन कि कसो खाई सयौँको बलि ए आमा कसरी दिउँ म कविता लेखेर श्रद्धाञ्जली साँच्चै भत्किन नै पुगे घरहरू अग्ला बनाए पनि खुट्टा काटिनु नै रहेछ जसरी जुत्ता लगाए पनि यो भित्तो पनि चर्किएछ मनको भूकम्प आएपछि छानो ओढ्न तयार छौ गगनको भूकम्प आएपछि यो कालो कलिकुर्लियो सहरमा पाखाहरूमा पनि पानी मात्र छ हर्ष छैन अहिले आँखाहरूमा पनि सानो स्वर्ग थियो र खण्डहर भो यो दर्द बाँकी रह्यो कोसेली इतिहासको सब लग्यो रित्तो हुला रह्यो कोसेली इतिहासको सब लग्यो रित्तो हुला रह्यो हस् तपाईँलाई धेरै धेरै धन्यवाद यति मिठा कविताहरू सुनाउनु भयो यो गर्मीको बेलामा हामीले स्टुडियोभित्र चाहिँ तपाईँलाई लगभग उसिने जस्तै गरिराखेको छौँ <laughs> र पनि मिठा कविता सुनाउनु भयो तपाईँलाई यो कार्यक्रम सुनिसकेपछि कसरी सम्पर्क गर्न खोज्नुभयो भने कसरी गर्नुपर्छ मेरो फेसबुकमा नेपालीमै मनोज स्पेस भण्डारी हालेपछि आउँछ र अब फोन नम्बर नै बाँड्ने हो भने चाहिँ अन्ठानब्बे चार सय पचपन्न सन्तानब्बे दुई दुई नौ अन्ठानब्बे चार सय पचपन्न सन्तानब्बे दुई दुई दुई नौमा सम्पर्क गरेर भने तपाईँलाई कुरा गर्न पनि सकियो होइन अब आलोचना दिनेहरूले पनि स्वागत गरिदिनु भएको छ तपाईँले एकदम प्रशंसा गर्ने त पाइहाल्नु भयो हस् धेरै धेरै धन्यवाद मनोजी तपाईँ यहाँसम्म आएर यो कार्यक्रम सुनिरहने तमाम श्रोताहरू बिच मेरो आवाज पुर्याइदिन एउटा चाहिँ सेतु बनिदिनु भएको म हजुरलाई धेरै धेरै हृदयदेखि नै आभार टक्राउन चाहन्छु र सम्पूर्ण श्रोताहरूले दिनजेलसम्म मेरो कविताहरू सुनिदिनु भयो मलाई सुनिदिनु भयो सबैलाई धेरै धेरै धन्यवाद छ र सुनिसकेपछि केही तिता मिठा गालीहरू मथिङ पनि आइपुगुन् सम्पर्क मैले माध्यम छोडेको छु यति म पनि भन्न चाहन्छु हस् हवस् त अर्को दिनसम्मका लागि प्राविधिक साथीहरू दिनेश निरौला र सशेन्द्र गौतमसँगै म अच्युत घिमिरे कवि मनोज भण्डारीका साथ विदा माग्छौ नमस्कार शुभरात्री उज्यालो नाइन्टी नेटवर्कमा यहाँहरू सुन्दै हुनुहुन्छ एकल कविता वाचन